कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ आज पनि उपस्थित भइसकेका छौँ प्राविधिक मित्र रिजनसँगै तपाईँको आफ्नै साथी म दिवस मगर कार्यक्रम अर्पण समर्पणको व्यवसाय आउने गर्छ हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तब पाँच मेगाहजमा तपाईँहरूलाई हामी दुईवटा बाटो भएर स्वागत गर्ने गर्दछौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ कार्यक्रमको सुरुवातमा उहाँलाई म स्वागत गर्छु हेलो हो हजुर नमस्कार हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट के भन्नुभयो कमला हुन्छ कमलाजी कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश क कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ कमलाजी कार्यक्रममा आउनुभयो आउँदै होला अहिले भने छुट्टिन्छौँ नमस्कार खोराकबाट कमला हुनुहुन्थ्यो शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने गीत मार्फत आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना अनि सन्देश राख्न सक्नुहुनेछ कार्यक्रममा हामी हरेक दिन उपस्थित हुने गर्छौँ फरक प्रस्तुतिको साथ हामी कहिले कार्यक्रममा लोकभाकालाई स्थान दिन्छौँ भने कहिले नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिन्छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार नमस्कार लामाटी को बोल्दै हुनुहुन्छ म मकनपुरबाट विराज तामाङ मकनपुरबाट विराज तामाङ हजुर विराज के गर्नुहुन्छ तपाईँ बसी बसा हो दादा बसी बसा हो भन्नु पर्यो है हजुर हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश को कसको लागि राख्न चाहनुहुन्छ सर्वप्रथम हजुरको लागि धन्यवाद अनि मेरो साथी लोके अनि हजुर हिमाल अनि मेरो मामा सुरेश अनि सागर अनि विराज भन्ने चिन्ने नचिन्ने सम्पूर्णको लागि दादा हुन्छ विराजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार मकनपुरबाट विराज तामाङ आउनुभएको थियो आफ्ना आफन्त मित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कार्यक्रममा आज पुराना नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ तपाईँको सम्झना अनि सन्देश पनि लिन्छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ मलाई प्राविधिक मित्र रिचनले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर कार्यक्रममा अब एउटा मिठो गीत सुन्छौँ नेपाली फिल्म सुख दुःखबाट यो मिठो गीत तपाईँको लागि मुसु मुसु आशामा बस्छौ मुसु मुसु हाँस्छौ आकाशमा बस्छौ सँग किन रिसाउने सुख दुख चौतारी हो जीवन बिसाउने सुख दुःख चौतारी हो जीवन बिसाउने कहिले हँसाउने साथीलाई किन ईश्वर अझ दुःख दिन्छ र खुसी यहाँ दुःखसँग लड्छन् सबै मान्छे आफ्नो आफ्नो बेथाली हिँड्छन् सुख दुःख चौतारी हो जीवन बिसाउने सुख दुःख चौतारी हो जीवन बिसाउने टिपेर तलिन्न फुलिरहोस् खुसीसँग मन दुखाउन हुन्न आफ्नै हात खियाउला किन डराउने कहिले हँसाउने कहिले रुवाउने कहिले हँसाउने कहिले रुवाउने सँग किन रिसाउने सुख दुःख चौतारी हो जीवन बिसाउने नेपाली फिल्म सुख दुःखबाट एउटा सुमधुर गीत राखिसकेका छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पण व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्तजन घर प्राय लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न मन लाग्यो लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने नेपाली सुगम सङ्गीत मार्फत आफ्ना आफन्तजन घर लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार र पाँच मेगाहजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म उपस्थित हुने गर्छौँ तपाईँको सम्झना अनि सन्देश लिनको लागि मिठा मिठा साङ्गीतिक आवाजहरूलाई कार्यक्रममा हामी पस्किनेछौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब नि एउटा मिठो गीत सुन्छौँ आफ्नो मान्छेबाट जिन्दगीको गोरेटोमा भने यो सुमधुर गीतपछि त्यसपछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच र कार्यक्रम अर्पण समर्पणको बसाइसँगै रहनुहोला रेडियो अर्पण एक से चार थोपलो पांच मेगा हर्ट टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस को कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार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 गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण शुरू गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य दुई सय एकात्तर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा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 हजुर नमस्कार नमस्कार मेघनाथजी के छ तपाईँको नयाँ नौलो खबर हजुर ठिकै छ ठिकै छ अब के हो ठिकै छ भन्नुभयो नि खाजा खानुभयो खाजा भएको छैन अनि के कसरी बिताइरहनु भएको छ आजको दिन मेघनाथजी त्यस्तै त्यस्तै हो म भर्खर नाड गर्थेँ नाडबाट भर्खर कार्यक्रम सुन्न थिएँ हुन्छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ हजुरलाई धन्यवाद दिदी अर्गुण परिवारलाई मेरो घर परिवार मेरो साथीहरू र मलाई मेघनाथमा पनि भनेर चिनिनु चिनि सम्पूर्णको लागि हुन्छ मेघनाथजी आउँदै गर्नु होला अहिले छुट्टिन्छौँ नमस्कार नमस्कार रनपबाट मेघनाथ नेउपाने आउनुभएको थियो आफ्ना आफन्त निष्ठ मित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बचाउने नेपाली सुगम सङ्गीत मार्फत आफ्ना आफन्तजन घर पीडा लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न सक्नुहुनेछ तपाईँको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र मलाई प्राविधिक मित्र रिजनजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर कार्यक्रममा आज भने पुरानो नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ कार्यक्रमको सुरुवातमा राख्यो नेपाली फिल्मी सुख दुःखबाट एउटा सुमधुर आवाजको सुगम सङ्गीत र त्यसपछि नेपाली फिल्मी आफ्नो मान्छेबाट मिठो सुगम सङ्गीत राख्यो र हामी हामीसँग अझै पनि यस्तै पुराना नेपाली सुगम सङ्गीत छ हामीले बचाउने नेपाली पुराना सुगम सङ्गीत मार्फत आफ्ना आफन्तजन घर परिवारलाई तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न चाहनुहुन्छ भने आउन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पण अर्पण रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म उपस्थित हुने गर्दछौँ कार्यक्रममा मिठा मिठा साङ्गीतिक आवाजहरूलाई पस्केर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी र कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर रिजनजीको इसारा मैले राखेको थियो विदा भइसक्नु भएको छ र हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ यति बेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट कमला मकनपुरबाट विराज तामाङ र नपाबाट मेकनाथ नेउपाने फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यति दिनसम्म मेरो आवाजलाई रेडियो सेट मोबाइल सेट र श्रोतामाझ पुर्याउन साथ दिने प्राविधिक मित्रका लागि रिजनजीप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँको आफ्नै साथी म दिवस मगर पनि बिदा हुन्छु नेपाली फिल्म ए मेरो हजुरबाट एउटा मिठो साङ्गीतिक आवाज छोड्दै को थूंगा को गंगा होगी माया को होगी गजू पनि बचला है तिमीलाई दुखीको सपना हो कि कविको रचना हो कि